अभिव्यक्तिको अर्को माध्यम उद्गार धेरै टाढा झरेछु म धेरै टाढा झरेछु म आज एक्लै परेछु म हाँगो छैन समाउने ठाउँ छैन रमाउने अब एक्लै रमाउनु छ केही पाउन केही घुमाउनु छ धेरै टाढा झरेछु म आज एक्लै परेछु म खुसी सारा बिसाए रहर सारा ओइलाएँ कोही छैन कठै भन्ने मलाई आज आफन्त गन्ने जीवन एक्लै जिउनु छ आँसु धेरै पिउनु छ धेरै टाढा झरेछु म आज एक्लै परेछु म बोझ लाग्छ आज भोलि आफैदेखि कता कता बोझ लाग्छ आज भोलि आफैदेखि कता कता छैन मन आँसु रोज्ने थियो मन हाँसो खोज्ने आफूलाई गुमाउनु छ अब एक्लै रमाउनु छ धेरै टाढा झरेछु म आज एक्लै परेछु म सुख पाउँदा भेट्छन् सबै दुःखमा पाइला भेट्छन् सबै आफ्नै बिलौना छैन जान्ने देख्छु सबै पराई ठान्ने सुख दुःख अगाल्नु छ मनलाई अब सम्हाल्नु छ धेरै टाढा झरेछु म आज एक्लै परेछु म हाँगो छैन समाउने ठाउँ छैन रमाउने ठाउँ छैन रमाउने रमाउने ठाउँ नहुँदा नहुँदै पनि सुललित गीती हरफ लेख्नु भएको छ कवि गीतकार भगीरथ दाहालजीले उहाँको यही गीतबाट आजको उद्गारको उठान गरेका छौं कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी सुलोचना वज्राचार्य र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौं अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारमा कविता र गीतका कुरा गर्छौं कवि गीतकार भगीरथ दाहालजीसँग बसेर कवि गीतकार भगीरथ दाहालजी यतिखेर रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ कार्यक्रम उद्गारमा हुनुहुन्छ म यहाँलाई हार्दिक स्वागत गर्छु कार्यक्रम उद्गारमा धन्यवाद रमेश सर आफ्नो पराया गीत संग्रह ल्याउनु भएको छ र अनुकम्पा गीती एल्बम पनि लिएर आउनु भएको छ कविता त उहिले उहिलेदेखि लेख्नु भएको अरे भेट भने धेरै पछि भयो नि हाम्रो हजुर म कविता दुई हजार सैतिस अडतिस सालदेखि नै लेख्थेँ जतिखेर म स्कुलमा आठ नौ क्लासमा पढ्थेँ त्यो बेलादेखि नै लेख्थेँ अनि त्यो बेलाको लेखाइ कस्तो हुन्थ्यो भन्दाखेरि लेख्थेँ तर त्यो कुनै एउटा डायरीमा थन्किन्थ्यो फाटाफुट्टा मात्र लेख्थेँ सोखको लागि लेख्थेँ यसरी खास थालनी मैले सैतिस अडतिसदेखि नै गरेको कविता लेखनीको कविता लेख्नुहुन्थ्यो गीत लेख्नुहुन्थ्यो हजुर कविता गीत गजलको पनि प्रभाव थियो क्या त्यतिखेर गजल अलिक थोरै थोरै थोरै थियो तर म गजल विधामा म त्यति अगाडि बढिनँ त्यो बेलामा हजुर अहिले पछि चाहिँ गजल सुन्छु गजल अलिअलि लेख्छु पनि तर त्यसरी गजल विधामा चाहिँ अगाडि बढिया छैन हजुर यहाँको रस्ती बस्ती चितवन है हजुर चितवन टाढी चितवन टाढी चितवनको त्यतिखेरको साहित्यिक माहौल कस्तो थियो त्यो बेलामा अर्थात् सैतिस अडतिसतिर त मलाई त्यति मेसो भएन त्यो किन भन्दा म लेख्ने मात्रै काम गर्थेँ अलिकति बढी साहित्यिक जमघटतिर म जान्थेन त्यस कारणले मलाई त्यति याद भएन तर पैँतालिस छ्यालिस पछि विशेष गरेर त्यस्ता साथीहरूसँग भेट भयो जसको कारणले गर्दा अलिकति साहित्यिक कार्यक्रमहरूमा जाने आफ्नो रचनाहरू वाचन गर्ने त्यो हिसाब किताबले त्यो बेलादेखि चाहिँ अलिकति घनीभूत रूपमा म यो साहित्यिक कार्यक्रमहरूमा सरिक हुन थालेको हुँ आजको यो बसाइमा आफ्ना पराया भित्रका गीतहरू पनि सुन्छौ वाचन पनि सुन्छौँ र धुनमा सजिएका गीतहरू पनि चुटुक्क चुटुक्क बिचबिचमा मिसाउला हजुर पहिला भने एउटा कविता सुनौ न हजुर यो एउटा कविता छ यसको शीर्षक सडक सडक कहिले शून्य कहिले जाम कहिले तडक भडक सडक तिमी हुल्का हुल बनेर कसैलाई सत्तामा पुर्याउँछौ सडक तिमी आवाज बुलन्द गर्दै कसैलाई सत्ताबाट मुन्ट्याउँछौ कतै विद्यार्थी मजदुर र किसान बनेर धरना र जुलुस गर्छौ कतै राष्ट्रप्रेमी नागरिक बनेर आमसभा र मञ्च भर्छौ सडक तिमी एम्बुलेन्स र शिविर बनेर कसैलाई जीवनदान दिन्छौ कतै भीषण दुर्घटना बनेर हजारौंको ज्यान लिन्छौ सडक तिमी कर्फ्यू बनेर आउँछौ कतै चक्का जाम बनेर धाउँछौ कहिले तडक भडकसँगै रमाउँछौ कहिले शासकको व्यवहार शर्माउँछौ सडक तिमी कमिसनको चक्करमा फोडिन्छौ भागबण्डा नमिले छोडिन्छौ अन्तै मोडिन्छौ सडक कहिले जन्ती बनेर हँसाउँछौ कहिले मलामी बनेर रुवाउँछौ कहिले चोटमा मलम लगाउँछौ कहिले पीडालाई बल्झाउँछौ कहिले तडपाउँछौ झस्काउँछौ जिन्दाबाद र मुर्दाबाद रन्काउँछौ कहिले इन्कलाब घन्काउँछौ सडक कहिले सुन्ने कहिले जाम सडक कहिले सुन्ने कहिले जाम चालिसको दशकदेखि नै साहित्यमा निकै सक्रिय भएर लाग्नु भएको रहेछ हजुर चितवनमा के के गर्नुहुन्थ्यो यहाँहरू त्यतिखेर चितवनमा विशेष गरेर मैले यहाँलाई जानकारी गराउँ छ्यालिस सालमा मैले सर्वप्रथम त्यहाँ एउटा चितवन जिल्ला स्तरीय कवि गोष्ठीमा प्रतियोगी रूपमा भाग लिने मौका पाएँ र त्यसमा मैले जुन कविता वाचन गरेँ त्यसलाई सबैले रुचाइदिनु भयो र मैले त्यसमा पहिलो प्रथम पुरस्कार पनि प्राप्त गरेको थिएँ जिल्ला स्तरीय प्रतियोगिता हजुर जिल्ला स्तरीय प्रतियोगितामा हजुर कलेज पढ्नुहुन्छ त्यतिखेर त्यतिखेर म कलेज पढ्थेँ हजुर कुन कलेज पढ्नुभयो म त्यस बेलामा शहीद स्मृति बहुमुखी क्याम्पस टाढीमै जसलाई कमर्स क्याम्पस भनिन्थ्यो त्यो टाढीमै थियो त्यतिखेर हजुर टाढीमै थियो हजुर हजुर अनि त्यसपछि अझै ममा जुन कविता कोर्ने गीतहरू लेख्ने जुन एउटा रुचि छ त्यो अझै जागृत भएर आयो अनि जब जहाँसम्म यहाँले भन्नुभयो जुन साहित्यिक कर्मको कुरो विशेष गरेर दुई हजार पचास एकाउन्न सालतिर त्यहाँ हाम्रो हिक्मत थापा ज्यू लगायतका साथीहरूसँग घिकमजी त्यतिखेर चितवन धेरै हुनुहुन्थ्यो हजुर चितवनमा उहाँ पनि के राम्रो कविता लेख्नुहुन्छ हजुर उहाँ साहित्यकार हुनुहुन्छ कविता गीतहरू सबै लेख्नुहुन्छ उहाँले त्योदेखि बाहेक उहाँ एउटा सामाजिक कार्यकर्ता पनि हो अनि उहाँसँगको भेटपछि अरू साथीहरूसँग पनि सामिप्यता बढ्यो त्यस बखत त्यहाँ जुन सामाजिक संघ संस्थाहरू विशेष गरेर एमनेस्टी इन्टरनेसनल रेकाई नेपाल जस्ता अनि अन्य सामाजिक संस्थासँग पनि आबद्ध भयौँ र त्यतिखेर हामीले क्लब मार्फत अथवा सङ्घ संस्था मार्फत बुलेटिनहरू निकाल्थ्यौँ अनि त्यसमा मैले जस्तै एमनेस्टी इन्टरनेसनलमा रेकाईमा अन्य जस्तै जेसिज लायन्स जस्तो संस्थामा पनि प्रधान सम्पादकको रूपमा केही पुस्तिकाहरू निकाल्ने अवसर पाएको थिएँ त्यसमा पनि मेरा लेख रचनाहरू बेला बेलामा छापिन्थे त्योदेखि बाहेक स्थानीय पत्र पत्रिकाहरू चितवन पोस्ट लगायतका पत्रिकाहरू थिए तिनीहरूमा पनि फाटोफुटो रूपमा ती कुराहरू आउँथे र त्यस बेलाको माहौल अलिकति रमाइलो थियो छुट्टै थियो मैले यहाँलाई अघि नै निवेदन गरेँ एकमत थापा उहाँ बहुत बडो सहयोगी साथी हुनुहुन्थ्यो र यो क्रममा चाहिँ हाम्रो निकै राम्रो जमघट हुने भेटघाट हुने र साहित्यिक कार्यहरू हुने गर्थ्यो अब आफ्ना परायबाट एउटा गीत सुनौ न हजुर अब यसलाई मैले गीतको रूपमा नभए एउटा सामान्य कविताकै रूपमा वाचनको रूपमा यहाँ सुनाउँदैछु धुनमा सजिएका त बिचमा बजाउ हजुर हुर्के कतै फुले कतै हुर्के कतै फुले कतै कसैले टिप्यो उनिए कतै नसोध जीवन के भो यहाँ कुल्चिए कतै पुजिए कतै झरी बादल सुक्खा सहे बेथा लुकाई धेरै बहे हिलो बीचमा बने कमल माला असल बने मखमल चुडे कतिले सजाए शिरमा हर्षमा कतिले कतिले पिरमा नसोध जीवन के भो यहाँ कुल्चिए कतै पुजिए कतै डुलेथे भमरा फुल्न नपाउँदै रस मेरो लुट्यो झुल्न नपाउँदै डालीबाट तोड्यो कसैले जीवन यो अन्तै मोड्यो कसैले उनी कसैले सजाए गलामा खुसीमा अनि दुःखको पलामा नसोध जीवन के भो यहाँ कुल्चिए कतै पुजिए कतै जीवनको धेरै रङ्ग देखे कहिले उदासी उमङ्ग देखे सजाए खुसीमा अनि पीरमा, फुले फाँटमा कहिले भिरमा आएर कतिले कोपिला चिमोटे फक्रिन नपाउँदै जीवन निमोठे नसोध जीवन के भो यहाँ कुल्चिए कतै पुजिए कतै हजार देखे 家。 हाँस्ने यहाँ हजार देखे देखिन भिजेको परेली कसैको खुसी साट्ने बजार भेटे अन्जु पन्तले गाउनु भएको रहेछ साह्रै मिठो गाउनु चाहिँ सुरेन्द्र श्रेष्ठजीले भन्नुभएको हो यहाँले अनुकम्पा भित्र समेट्नु भएको गीत है यो छवटा गीत मध्येको एउटा गीत पनि एकैचोटि अनुकम्पा र आफ्नो पराया हजुर आफ्नो पराया सार्वजनिक गर्नुभयो काठमाडौँमा हजुर यहाँ त बाहिर विदेशतिर बस्नुहुन्छ अरे हो हजुर म विगत बाह्र वर्षदेखि अमेरिका बस्दै आएको छु अमेरिका कुन ठाउँ हो अमेरिकाको क्यालिफोर्निया हजुर नेपालीहरू धेरै छन् त्यहाँ हजुर अहिले त निकै नै छन् क्यालिफोर्नियामा हामी जुन जतिखेर गएका थियौँ त्यतिखेर नेपालीको संख्या धेरै कम थियो अहिले त मलाई कस्तो लाग्छ भने बाटोमा हिँड्दा पनि धेरै नेपालीहरूसँग हामी ठोकिन्छौँ जस्तो लाग्छ मलाई त्यति धेरै त्यति धेरै भइसक्यो हजुर उता क्यालिफोर्नियातिर साहित्यिक जमघट भेटघाट नेपालीहरूको कस्तो हुन्छ सुरु सुरुमा त खास त्यस्तो थिएन तर एकाध वर्ष यता अलिकति जुन नेपालीहरूको संख्या बढ्न थाल्यो त्यसपछि अलिअलि साहित्यिक कार्यक्रमहरू भएको छ मैले अघिल्लो भानु जयन्तीमा त्यहाँ आफ्नो रचनाहरू सुनाउने मौका पाएको थिएँ हजुर त्यस कारणले अहिले चाहिँ अलिअलि बढ्न थालेको छ बाह्र वर्षमा खोलो फर्कन्छ भन्थे बाह्रै वर्षमा फर्किनु भएछ त होइन अब यस्तो छ बीचबीचमा आउने जाने त मेरो भइरहेको छ यो बाह्र वर्षमा चार पाँच योभन्दा अगाडि आते जाते हामीलाई थाहा भएन तर अहिले आउँदाखेरि चाहिँ साहित्यिक कोशेल लिएर आउनु भएन यसपालि आउँदाखेरि चाहिँ मैले केही समाजलाई राष्ट्रलाई केही योगदान गर्न सक्छु कि भनेर यो साहित्यिक रचना माझ ल्याउने जमर्को गरेको छु र ल्याइस पनि सकेँ यो लोकार्पण पनि भइसकेको छ यो सिडी र किताबको आफ्नो पराया गीत संग्रह र अनुकम्पा साङ्गीतिक एल्बम ल्याउनु भयो लेख्न चाहिँ अरू के के लेख्नुहुन्छ मैले विशेष गरेर त गीत कविता मैले सुरुवात त खास कविताबाटै गरेको हुँ हजुर अनि पछि आएर मात्रै मैले यो गीतहरू लेख्न थालेँ हजुर त्योदेखि बाहेक मैले सामान्य लेखहरू समसामयिक लेखहरू कहिलेकाहीँ निबन्ध पनि लेखेको छु हजुर हजुर तर गीत र कविताको तुलनामा तिनीहरू नगन्ने मात्रामा मात्रै छन् अभिव्यक्तिको अर्को माध्यम उद्गार उद्गार उद्गार यो सड़कको संकीर्णतामा अब नअटाउने भइसकेको छु इन्जिनियरले सुनुन् नेता प्राध्यापक र कविहरूले सुनुन्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 श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा हुनुहुन्छ कवि गीतकार भगीरथ दाहाल आफ्ना पराया गीत संग्रह र अनुकम्पा सांगीतिक एल्बम यतिखेर उद्गारको सातु सामल भएका छन् अब भने एउटा कविता सुनौ न दालजी हजुर हस् धन्यवाद यो एउटा कविता छ यसको शीर्षक छ आमा हजुर सुनौ धेरै दुःख सह्यौ आमा आँसु साँचिरह्यो आमा सन्तानका सुखका खातिर सागर बनि भयो आमा साँझ धेरै बनी ढल्यौ मोम बनि धेरै जल्यौ सुख सारा पन्छाएर तिमी दुःखसँगै गल्यौ छातीभरि पीडा लुकाई मुस्कुराई सह्यौ आमा सन्तानका सुखका खातिर सागर बनी भयो आमा मेरो खुसी जहाँ भेट्यौ तृष्णा मनको त्यहाँ मेट्यौ मेरो रहर पूरा गर्न आफ्नो सारा इच्छा रेट्यौ मेरो मनको मन्दिरमा श्रद्धा मूर्ति भयो आमा खोज्न टाढा कहाँ जाउँ देव बनिरह्यो आमा धेरै दुःख सह्यो आमा आँसु साँची रह्यो आमा सन्तानका सुखका खातिर सागर बनि भयो आमा आमालाई सम्बोधन गर्नुभयो कवितामा हजुर यो कविता लेख्दा र गीत लेख्दाखेरिको अनुभूति हुन्छ नि हजुर केही पृथक त हुन्छ नि है यसमा अलिकति पृथक त हुन्छ हामी कविता अलिकति स्वतन्त्र रूपमा पनि लेख्न सक्छौँ अनि अब गीतमा चाहिँ अलिकति पछाडिको अन्त्यानुप्रासहरू मिलाउनु पर्ने भएको हुनाले अलिकति फरक चाहिँ छ कवितामा बढी बग्न पाइन्छ यतिखेर भने एउटा यहाँकै अनुकम्पाबाट चुटुक्कै एउटा धुन मिसाउन खोज्दैछु प्रमोद खरेलले गाउनु भएको रहेछ तिम्रो सहरमा मेरो चर्चा चल्यो लाग्छ मेरो आज भाग्य बल्यो अलिकति सुनौ है तिम्रो सहरमा मेरो चर्चा चल्यो तिम्रो शहरमा मेरो चर्चा चल्यो लाग्छ मेरो आज भाग्य बल्यो लाग्छ मेरो आज भाग्य बल्यो मसहुर भएमा मसहुर भएमा तिम्रो शहरमा नामी भएमा आज सबको नजरमा नजरमा तिम्रो सहरमा हो तिम्रो सहरमा तिम्रो सहरमा हो तिम्रो सहरमा यहाँ सबैको मुखमा मेरै छ कुरा जवान होस् बुढा होस् चाहे होस् भुरा यहाँ सबैको मुखमा मेरै छ कुरा जवान होस् बुढा होस् चाहे होस् भुरा माया पाएछु बदलामा धन अपने छोड़ू दुखी हरे मन को बेहोश भयमा बेहोश भयमा तिम्रो सहरमा न निलाउनमा तिम्रो अधर्मा धर्मा तिम्रो सहरमा हो तिम्रो सहरमा तिम्रो सहरमा हो तिम्रो सहरमा तिम्रो सहरमा मेरो चर्चा चल्यो लाग्छ मेरो आज भाग्य बल्यो महसुर भएमा तिम्रो शहरमा नामी भएमा आज सबको नजरमा प्रमोद खरेलजी त चर्चित गायक हुनुहुन्छ हजुर भगिरथ दाहालजीको सुललित हरफहरू चुटुक्क अलिकति हामीले मिसाइसकेका छौँ कवितालाई पनि आकार दिने सुर त होला नि त यहाँको है कवितालाई आकार दिने विषयमा पनि मैले सोचिरहेको छु अब ढिलो चाँडो त्यता पनि म लाग्छु उता विदेशतिर त साह्रै व्यस्त व्यस्त हुनुहुन्छ कतिखेर लेख्नुहुन्छ यहाँले सही कुरो भन्नुभयो विदेशमा अब त्यही हो अब त्यहाँको समस्या भनेको विशेष गरेर व्यक्तिहरूले अब काम नगरिकन आफ्नो गुजारा गर्न नसक्ने कारणले गर्दाखेरि पनि प्रायः मानिसहरू काममा लागेकै हुन्छन् तथापि के हुँदो रहेछ भने अब कुनै पनि व्यक्तिमा कुनै किसिमको खुबी छ भने त्यो व्यक्तिले जति जतिसुकै समस्याको बावजुद पनि त्यो कुराहरूलाई केही न केही रूपमा अगाडि ल्याउन सक्दो रहेछ अब त्यही मेसोमा मैले पनि यो गीत कविताहरू कोरेको हुँ जहाँसम्म मेरो कुरो छ म प्रायः कामको बेलामा पनि केही चिजहरू फुर्यो यसो मनमा केही फुर्यो भने म यसो एक दुई लाइन टिपिहाल्छु अनि घरमा अनि घरमा गएर अब सके त्यो दिन नसके भोलि भोलिपल्ट पर्सिपल्ट गरेर भए पनि पुरा गर्छु त्यही क्रममा यी कविता गीतहरू बनेका हुन् त्यस कारणले मनमा इच्छा भयो भने नसकिने भन्ने कुरो हुँदो रहेनछ समयले रोक्दैन समयले रोक्दो रहेनछ अब चाहिँ एउटा कविता सुनाउनुहुन्छ कि गीत सुनाउनुहुन्छ हजुर एउटा यो कविता नै सुनाउँछु सुनाउँदा यो मैले उहीँ अमेरिकामै लेखेको हुँ यो मैले आफू नेपालमा हुँदाखेरिको मेरो जुन परिवेश थियो त्यहाँ गएपछि जुन स्थिति फरक भयो त्यसलाई नै निहालेर लेख्ने प्रयास गरेको छु हजुर र मैले यसको शीर्षक नेपाल आमा भनेर राखेको छु सुनौ कुनै बेला चिन्थे मलाई सबले मेरो नामले थिए फरक भन्दा मेरो आफ्नै कामले बित्यो केही काल मेरो नटेकेको त्यो गोरेटो बिते केही पल मेरा नदेखेको त्यो घोडेटो पहाडी चट्टान फोडियो होला नदीको धार मोडियो होला सदियौंदेखि फाटेको मन अहिले पक्कै जोडियो होला मित्रताको चुरो भेटियो होला मनभित्रको तुस मेटियो होला चन्द्र सूर्य ध्वजा बोक्ने हातहरू पक्कै भेटियो होला भोकाको एक पेट अगायो होला नाङ्गाले एक सरो लगाए होला औषधि मुलो पाई कसैले लागेको रोग भगायो होला हिमाल तराई जोडियो होला मानचित्र नयाँ कोरियो होला मेरो अनुपस्थितिमा पनि आमा तिम्रो मुहार फेरियो होला मेरो अनुपस्थितिमा पनि आमा तिम्रो मुहार फेरियो होला सुन्दर कविता स्वदेशी भावनाका गीतहरू पनि लेख्नु रहेछ नि यहाँले हजुर कहिले काहीँ लेख्छु मेरो गर्व सगरमाथा भन्ने एउटा हजुर गीत गीत हजुर यो आफन्त परायभित्रबाट मैले यहाँ पल्टाउँदै थिएँ ठ्याक्कै यही पृष्ठ पल्टियो हजुर यो गीत पनि सुनौ न सस्वर वाचन गर हजुर हस् मेरो गर्व सगरमाथा मेरो गर्व सगरमाथा तिमीलाई देखाउँ भन्थे मेरो गाथा वीरताको तिमीलाई सुनाऊ भन्थे मेरो गर्व सगरमाथा तिमीलाई देखाउँ भन्थे मेरो गाथा वीरताको तिमीलाई सुनाऊ भन्थे इतिहास स्वाभिमानको झुकेन कहिले शिर टिकेन बैरी सामु लत्रेन कहिले वीर गोर्खाली पहिचान मेरो तिमीलाई देखाउँ भन्थे मेरो गाथा वीरताको तिमीलाई सुनाऊ भन्थे मेची र काली सीमा हिमाल पहाड तराई पौरखमै रम्ने हामी छैनन् कोही पराई चन्द्र सूर्य यो ध्वजा संसारमै फहराउँ भन्थे मेरो गाथा वीरताको तिमीलाई सुनाऊ भन्थे म शान्तिको हुँ पुजारी फैलिएको छु जगतमा मेहनत नै मेरो पूजा जाँदैन व्यर्थ फगतमा मेरो शान्ति नै मूल मन्त्र बुद्ध देखाउँ भन्थे मेरो गाथा वीरताको तिमीलाई सुनाऊ भन्थे मेरो धरती लाग्छ स्वर्ग संसार लोभ्याउने हिमाल जहाँ नै म रहे पनि मनभित्र प्यारो नेपाल मेरो माटो शिरमा लगाई संसार चिनाऊ भन्थे मेरो गाथा वीरताको तिमीलाई सुनाऊ भन्थे मेरो गर्व सगरमाथा तिमीलाई देखाउँ भन्थे मेरो गाथा वीरताको तिमीलाई सुनाऊ भन्थे उतै अमेरिका बस्दाखेरि नै लेख्नु भएको गीत होइन यो हजुर मैले यो करिब एक वर्ष अगाडि हजुर लेखेको हो यो उता गएपछि यो घर देशको माया उत्पातै लाग्ने किन हो यो कस्तो हुँदो रहेछ भने नजिक हुँदाखेरि त्यति धेरै मतलब सम्झना हुँदो रहेनछ किन भन्दा अब यहीँ घुलमेल गरिराखिया छ यहीँ नै छ त्यति मनमा त्यो कुराहरू बिच्दो रहन्छ अनि बाहिर गइसकेपछि अलिक टाढा भइसकेपछि चाहिँ त्यो कुराले अनि मानिसलाई बिजाउँदो रहेछ ओहो म त निकै टाढा छु भन्ने यहाँको सम्झना आउने त्यो हुँदो रहेछ र त्यही नै हो विशेष त हजुर टाढा भएपछि अझै माया गाढा हुन्छ भनेर यो भन्छन् त्यही नै जस्तो लाग्छ विदेशमै लामो बसेको अनुभव त मेरो छैन पनि तपाईँहरूको मन यस्तो होला भन्ने अनुमानले मैले केही हर मैले पनि यस्तो गीत लेखेको थिएँ केही भोकी जस्तो लाग्छ भुइँमा पात खस्ता पनि केही भोकी जस्तो लाग्छ भुइँमा पात खस्ता पनि घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि धेरै सुन्दर होइन यहाँहरू चाहिँ उतै व्यस्त व्यस्त हुनुहुन्छ उता बस्नेहरूको मन चाहिँ यस्तै यस्तै हुन्छ होला भनेर मेरो अनुमान हो कल्पना हजुर निश्चित रूपमा पनि अब यहाँले पनि महसुस गर्नुभयो होला कतै घर छोडेर कतै जानुभयो एकाध हप्ता कतै बस्नु पर्यो भने घरको बढी याद आइरहेको छ सायद त्यही नै होला अलि हुन त लामो समय र छोटो समयमा अलिकति फरक त होला तर पनि मलाई चाहिँ त्यस्तो अनुभूति हुन्छ अब चाहिँ के सुनाउनुहुन्छ अब अब एउटा मैले केही अगाडि मात्र एउटा गीत लेखेको छु एक हप्ता भनेपछि आफ्ना पराएपछि यो आइसकेपछि हजुर यो चाहिँ छुट्टै गइसकेपछि यो छुट्टै गीत हो यो गीत साथीहरूले रेकर्डिङको लागि मागिरहनु भएको छ होइन यो चाहिँ अलिकति रोमान्टिक खालको गीत भन्छु मैले यसलाई देखेर तिम्रो जवानी देखेर तिम्रो जवानी म त पानी पानी भए अस्थिर मनको एउटा सिङ्गो कहानी भए देखेर तिम्रो जवानी म त पानी पानी भएँ घुम्टो त्यो सिरको हटाउँदा पूर्णिमाको जुन झलमलायो स्पर्श त्यो उनको पाउँदा यो मन त्यसै सलबलायो देखेर चञ्चले बानी म त पानी पानी भएँ अस्थिर मनको एउटा सिङ्गो कहानी भए देखेर तिम्रो जवानी म त पानी पानी भए यो मनको दैलो भित्र सुटुक्क तिमी पसी छेउ भुल्नै सकिन मैले मायाको डोरी कसी छेउ देखेर गाजलु नानी म त पानी पानी भए अस्थिर मनको एउटा सिङ्गो कहानी भए देखेर तिम्रो जवानी म त पानी पानीमा नयाँ लेख्नु भएको हजुर यो एक हप्ता अगाडि यहाँ चाहिँ भगिरासी चाहिँ कस्तो हुनुहुन्थ्यो भनेर यहाँ आफ्नै गीत पनि लेख्नु भएको छ नि कस्तो थिएँ म कस्तो भएँ कस्तो थिएँ म कस्तो भएँ अनमोल थिएँ आज सस्तो भएँ फ्याँकिएको सडकमा फुल भएँ कुल्चिएर हिँड्ने हुल भएँ कस्तो थिएँ म कस्तो भएँ अनमोल थिएँ आज सस्तो भएँ सबैका अगाडि म हिरा थिएँ खिएछ चमक आज किरा भएँ कस्तो म उप चल्यो छुरी काँक्रो बनेर चिरा भएँ सबैका आँखाको नानी थिएँ बिर्सिएको आज कहानी भएँ कस्तो थिएँ म कस्तो भएँ अनमोल थिएँ आज सस्तो भएँ मेरो माटोदेखि आज टाढा भएँ मेरो माटोदेखि आज टाढा भएँ किन बिजाउने तिखो काँडा भएँ थियो हरियाली जीवन पहिले आज उजाडिएको डाँडा भए सबैको ओठको जवानी थिए बगैँचा सागरमा पानी भए कस्तो थिए म कस्तो भए अनमोल थिए आज सस्तो भए अनमोल थिए आज म सस्तो भए गीत चाहिँ निकै परिपुर्याएर लेख्नु हुँदो रहेछ हजुर रेकर्ड चाहिँ छवटा भए होइन एउटा गीत छ नि यहाँ अन्त्यमा एउटा गीत छ केस फुलेको पत्तै भएन यसलाई चाहिँ सस्वर वाचन गरौँ न अनि त्यसपछि फेरि धुनलाई मिसाउँला बिदा माग्ने बेलामा हुन्छ अब यसलाई चाहिँ मैले विशेष लेख्दाखेरि मैले आफूले आफूलाई निहालेर लेखेको हुँ किनभने माथिसम्म धुनु पर्ने भएपछि हजुर यस्तो गीत लेख्न मन लाग्छ मैले पहिला अब सम्झेँ कि म पाँच छ वर्षको उमेरमा भर्खरै शिशु कक्षा त्यो बेलामा शिशु कक्षा भन्थे शिशु कक्षामा थिएँ अब अहिले त पचास एकाउन्न भइसकेको छु भन्नु अनि केस पनि फुलिसकेको छ भने त्यो सोचाइले यो गीत जन्मिन गएको सुनाउँदा यसलाई म यहाँहरूमा प्रस्तुत गर्न जाँदैछु केस फुलेको पत्तै भएन शरीर गलेको पत्तै भएन समय बगेछ रोक्नै सकिन उमेर ढलेको पत्तै भएन कोपिला फुट्यो फूल बनेर भमराले लुट्यो हुल बनेर सम्झना छुट्यो मूल बनेर छाती यो दुख्यो सुल बनेर भाग्य फुटेको पत्तै भएन आफ्नैले लुटेको पत्तै भएन समय बगेछ रोक्नै सकिन उमेर ढलेको पत्तै भएन चुपचाप सहे ढुङ्गा बनेर मझधारमा रहे डुङ्गा बनेर जीवन यसै मिल्कियो सडकमा झरेको फुलको थुङ्गा बनेर सपना टुटेको पत्तै भएन बस्ती उठेको पत्तै भएन समय बगेछ रोक्नै सकिन उमेर ढलेको पत्तै भएन नदेऊ पीडा घाती बनेर नरुवाऊ अँधेरी राती बनेर नसोच मेरो बर्बादी जीवनमा विश्वास पात्र साथी बनेर आशा टुटेको पत्तै भएन मेरो दिन डुबेको पत्तै भएन समय बगेछ रोक्नै सकिन उमेर ढलेको पत्तै भएन यो गीतलाई मैले यो अनुकम्पा एल्बममा पनि समेटेको छु यसलाई सुरेन्द्र श्रेष्ठजीले स्वरबद्ध गर्नुभएको छ केश फुलेको पतै भएन शरीर गलेको पतै भएन समय बगेछ रोक्नै सकिन उमेर ढलेको पतै भएन केश फुलेको केश फुलेको पत्तै भएन शरीर गलेको पत्तै भएन समय बगेछ रोक्नै सकिन उमेर ढलेको पत्तै भएन हजुर यो पत्ता पाउँदा नपाउँदै जिन्दगी क्रमशः क्रमशः ओह्रालो लागिराखेको हुन्छ घरकी राखेको हुन्छ र कार्यक्रम उद्गारको समय पनि घरकी घरकी सकेको छ विदा माग्नु पर्नेछ बिदा माग्ने बेलामा चाहिँ के भन्नुहुन्छ उति परदेखि आउनुभयो रेडियो नेपालको आँगन पहिलो पहिलोपटक टेक्नुभयो केही त भन्नु छ नि आज दालजीलाई घर देश परदेश जतासुकै सामाजिक सञ्जालमा पनि सुन्न सक्नुहुन्छ अब यो अन्तिममा मैले भन्नु पर्दाखेरि चाहिँ मैले जुन यो अहिले आफ्ना पराय गीती संग्रह र अनुकम्पा गीती एल्बम भर्खरै बजारमा ल्याएको छु दर्शक श्रोताहरूले यसलाई मन पराइदिनु हुनेछ भनेर मैले अपेक्षा गरेका छु यो मेरो पहिलो प्रयास हो मलाई लाग्छ यहाँहरूले यसलाई रुचाइदिनुहुन्छ र मलाई आफ्ना अमूल्य सुझावहरू दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेका छु र योदेखि बाहेक म मेरो श्रीमती अन्जु उप्रेती छोरी रिचा पूजा छोरा आयुष लगायत मित्र हिक्मत थापाजी लगायत सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु किनभने उहाँहरूको एउटा म प्रतिको जुन एउटा ऊ भयो आघात स्नेह भयो त्यो कारणले गर्दा आज म यो फिल्डमा यो क्षेत्रमा अगाडि आउन सकेँ मलाई घर परिवारबाट पनि सपोर्ट भयो साथीहरूबाट पनि सपोर्ट भयो र यहाँहरूले र सबैले माया गरिदिनु भयो त्यस कारणले म उहाँहरूलाई हार्दिक हार्दिक रूपमा नमन गर्छु धन्यवाद दिन्छु र यो कार्यक्रममा मलाई हाम्रो रमेश पौडेल सरले केही कुराहरू राख्ने मौका दिनुभयो त्यसकारण म यो कार्यक्रम उद्घार लगायत रेडियो नेपाललाई पनि विशेष धन्यवाद दिन चाहन्छु श्रोताहरू आजको उद्गारमा रहनुभयो कवि गीतकार भगीरथ दहालजी उहाँको सृजनशील जिन्दगी निरन्तर अगाडि बढोस् प्राविधिक साथी सुलोचना वज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै यो उद्गारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार पीड़ा राती बने नरुवा अँधेरी राते बनेर मेरो बर्बादी जीवनमा विश्वास पात्र साथी बनेर आशा टुटेको पतै भएन दिन डुबेको पतै भएन समय बगेछ रोक्नै सकिन उमेर ढलेको पतै भएन केस फुलेको